नमस्कार उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सस्येन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको आजको श्रृङ्खलामा हामी केही कथाहरूको वाचन लिएर आइपुगेका छौं आज हामीले श्रुति सम्वेकमा प्रकाश बस्नेतका कथा संग्रह भाइरसहरूभित्र संग्रहित कथाहरू सुनाउनेछौ प्रकाश बस्नेतले आफ्नो साहित्यिक नाम प्रकाश गफाडी राख्नु भएको छ प्रकाश बस्नेत गफाडीको कथा संग्रह भाइरसहरूभित्र संग्रहित कथामध्ये पहिलो कथा सुनाउँदैछु शीर्षक छ विवश आँसु यसपालिको जाडो निकै कडा महसुस भएको छ ठुलो कान्छालाई हुन त पोहोर परारको जाडोलाई बिर्सेर पनि यस्तो लागेको हुनसक्छ किनकि मानिसको मानसपटलमा पहिलेका कुरा बिस्तारै ओझेल पर्दै जान्छन् र त्यही कुराको पुनरावृत्तिलाई केही न केही फरक बोध गर्छन् यो मानिसको स्वभाव पनि हो आछु यसपालिको जस्तो जाडो त कहिले आएको थिएन कस्तो दाँतै कमाउने तिखो जाडो आफूले ओढेको सिरक नामको मैलो खोलको आवरणले ढाकिएको थाङ्लो दुवै गोडाले फुत्त फ्याँकेर जुरुक्क उठ्दै पछाडिपट्टिको एक पत्रले बिदा मागिसकेको वेस्टकोट दुवै हातमा एकैपटक उन्दै ठुलो कान्छो बरबर आयो कान्छोको यो जाडोप्रतिको गुनासो अर्कोपट्टि ओछ्यानमा गुडुल्किएकी उसको श्रीमतीले सुनिन् र आँखै नखोली आफ्नो विचार पोखिन् होइन कसैलाई नभएको जाडो यिनै बुढालाई हुँदो रहेछ आखिर जुन वर्षको जाडो नि उस्तै त हो नि के पोहोर परार चाहिँ तातो जाडो भएको थियो र उमेर ढल्किँदै गयो बुढौलीले न्याक्दै लग्यो छाला पातलो हुँदै गयो अनि बढी जाडो लाग्यो थाहा छैन यिनका कपाल त त्यसै फुले खोइ चाइना साइना कसले हो कुन्नी उद्दुम सस्ता ज्याकेट पठाछ अरे बजारभरि तिम्रा खप्परा एउटा पनि लेखा रहेनछ त के गर्छौ ठुलो कान्छु केही बोलेन किनकि अलिक कर्कस आवाजमा भए पनि उसलाई श्रीमतीको कुरो ठिकै लाग्यो र सहजै पचाइदियो श्रीमतीको व्यङ्ग्य भावले सिङ्गो परिवारप्रति इङ्गित गरेको थियो ठुलो कान्छुले पुलुक्क हेऱ्यो श्रीमतीले ओढेको ओढ्नेको खोल च्यातिएर वाङ्गै थियो र सिङ्गो सिरक सुत्केरी कुकुर कामे चाहिँ आफै डुगडुगाइरहेको थियो तैपनि कति जाडो नभए चाहिँ गरेकी छ बिचरीले यसलाई पनि त जाडोले कति सताएको हुँदो र पनि यसले केही माग गरेकी छैन मेरा सामु घाँटी हेरेर घाँस निल्न जानेकी छ यसले असल श्रीमतीमा हुनुपर्ने यो पनि एउटा गुण हो अनायास ठुलो कान्छोलाई आफ्नो श्रीमतीप्रति टिठ लागेर आयो र बिहानको यो सिरोटोमा आज आफ्नै हातले एक गिलास चिया पकाएर खुवाउने निदो गर्यो चिया उम्लन कति पनि भेर लागेन कुनै पनि काममा उत्साह हुनुको परिणति पनि हो यो उसले मरिचालेको कालो चिया दुईवटा स्टिलको गिलासमा भर्यो र श्रीमती नजिक गयो अनि श्रीमतीलाई चिया पिउनको लागि उठ्न भन्यो श्रीमतीले सोचेकी थिइन् बुढा काममा हिँडिसक्यो होला तर बुढाले आफूलाई समेत चिया पकाइवरी ल्याइदिएकामा चकित पर्दै भनिन् ओहो आज त घाम पनि पश्चिमतिरबाट पो उदाउने भयो ल आज कसरी जाँगल चलेछ यिनलाई ल ल स्वाङ नपार खुर्क उठेर समा यति भनेर ठुलो कान्छो पनि श्रीमती नजिकै बसेर चिया सुर्काउन थाल्यो प्रत्येक बिहान उनीहरू यस्तै गुलियो कम पिरो बढी भएको मरिचवाला चिया पिउँछन् र ढ्याउ गरेर नेपालीहरूको पुर्ख्यौली रोग ग्यास्ट्रिकलाई फाल्ने चेष्टा गर्छन् उसलाई कति हदसम्म त यस्तो होममेड हर्बल टीले काम गरे जस्तो पनि लाग्छ चिया पिउने समयभरि उनीहरू केही गम्भीर भए उनीहरूले आफ्नो छोराका बारेमा धेरै कुरा गर्ने भए छोराले राम्ररी पढिदिए उसले भविष्यमा आफ्नो जस्तो दुःखद र कष्टपूर्ण जिन्दगी बाँच्नुपर्ने थिएन भन्ने उनीहरूको ठम्ब्याइ थियो त्यसैले त त्यही छोराको पढाइ खर्चका लागि उनीहरू सकि नसकी हाड घोटिरहेका थिए तर छोरो भने उनीहरूले भने जस्तो गरिरहेको थिएन छोरो अलिक घमण्डी र एकहोरो खालको थियो प्रविधिको सदुपयोगभन्दा बढी दुरुपयोगको प्रतिफल हो त्यो भन्ने कुरा उनीहरूलाई मेसो थिएन तैपनि छोराको मागलाई उनीहरूले जसोतसो पूर्ति गर्दै आइरहे अब छिट्टै उनीहरूले एउटा उन्नत प्रविधिको मोबाइल फोन सेट ल्याइदिनुपर्ने भएको छ जसका लागि छोराले उनीहरूलाई महिनौदेखि झिङ्गल्दै आइरहेको छ कुनै कुरामा झ्यालको क्षेत्रबाट कोठामा घाम छिरेर अबेला भएको सङ्केत दियो ठुलो कान्छो हतार हतार नाम्लो काठी झापेर काममा हिँड्यो सहरमा हिजो आज काम पनि त्यति विधि पाइँदैन छतमा सामान राखेर जति गाडी आए पनि तन्नेरी भरियाहरू गुड्दा गुड्दैको गाडीमा तछड मछड गरेर उक्लिन भ्याउँछन् र भारी ओगट्छन् ठुलो कान्छो हेरेको हेरै हुन्छ उनीहरूले उघटेर बढी भएको भारी मात्र उसको भागमा आउँछ त्यो न्यूनतम कमाइले केही लछारपाटो नलाग्ने सोचेर अब ऊ बस भन्दा पनि बजारका होलसेल वरिपरिवरि नाम्लो काखी चापेर देखा पर्न थालेको छ गुड्दै गरेको गाडीको छानामा तछाड मछाड गर्नुभन्दा त्यतै उसले आफ्नो कामलाई बढी सुरक्षित महसुस गरेको छ कामले पश्चिमतिर डुब्दै साँझ पर्न लागेको सङ्केत गर्दै थियो बजारमा मान्छेहरूको चलपर पनि बिस्तारै पातलिँदै थियो त्यसैले ठुलो कान्छोले पनि सधैँ चाहिँ आफ्नो बाटो पहिला आयो बाटामा दिनभरिको कामको उठ्ती रकमलाई मनमनै दोहोराई तेह्रै गन्दा गन्दै घर आइपुगिसकेछ थपक्कन हातको नाम्लोलाई नाम्लोकै स्थानमा घुसारेर दिनभरि लुगामा टाँसिएका मैलो टकटकायो र हातगोडा धोइवरी एकलोटा पानी घुट्कायो उसले पानी घुट्काएको आवाजले उसको श्रीमतीले पनि ठुलो कान्छो आइपुगेको थाहा पाइन नजिकै आइन् छ्या यस्तो जाडोमा पनि कति पानी घुट्क्याउन सक्यो होला कस्तो जाडो पनि नभएको जाडो होस् या गर्मी शरीरलाई चाहिने कुरा हो श्रीमतीको कुराको ठाडै प्रतिकार गर्यो उसले एक त एक सरो कमिज सुरुवाल र फाटेको वेस्टकोट त्यसमा पनि एक लोटा पानी पिएपछि त जाडोले झन् उसको जिउ कमाउन थाल्यो एक बिहानै घरबाट निस्केका कमाइ भयो भएन के खाए कति खाए एउटा न्यानो ज्याकेट किन्नलाई पनि यिनलाई कहिले पैसाले पुगेन जाडो झन बढ्दो छ आफ्नो लोग्नेमाथि उनलाई टिठ लागेर आयो र एकनासले हेरिरहेन आउँदो तिजका लागि एउटा गतिलो धोती किन्न भनेर गएको तिजदेखि नै सकि नसकी खाइ नखाइ आफै बिरामी पर्दा पनि नजिकिकन राखेको सात सय रुपियाँ ठुलो कान्छोको हातमा खुसुक्क राखिदिएर उनले भनिन् कति जाडोले डुगडुगाउँछौ ल भोलि जसरी पनि एउटा ज्याकेट किनेर ल्याऊ जति गरे पनि यस्तै त हो ज्यानै छैन भने पैसो मात्र के हो र ठुलो कान्छोले पुलुकको श्रीमतीको मुखमा हेऱ्यो र सोच्यो कति माया गर्छ मलाई अनि नाइनास्ती नगरी त्यो रुपियाँ सडकको इष्टकोटको भित्री खल्तीमा राखेर जिपर लगायो त्यसमा आफूले दिनभरि कमाएको पाँच सय पनि मनमनै जोड्यो जम्मा जम्मी बाह्र सय भयो वा ज्याकेट त गज्जबकै आउने भयो ठुलो कान्छोको चेहरामा एकाएक चमक आयो भोलि एउटा बाक्लो खालको जाडो थ्याक्ने चाइना कम्पनीको ज्याकेट किन्ने कल्पना गर्दा गर्दै भुसुक्कै निधा आयो भोलिपल्ट ठुलो कान्छो धेरै बेर बजार घुम्यो बजारभरि उसलाई मनपर्ने कैयौँ ज्याकेटहरू थिए मूल मलाइमा नै उसको आधा दिन बिते बाक्लो पनि चाक्लो पनि तिन माना पाक्ने पनि भने चाहिँ उसलाई राम्रो पनि बलियो पनि टिकाउ पनि र सस्तो पनि चाहिएको थियो तर यी सबै गुणले युक्त ज्याकेट उसले पाउन सकेन कुनै राम्रा थिए टिकाउ थिएनन् कुनै सस्ता थिए बाक्ला थिएनन् जुन राम्रा टिकाउ र बाक्ला थिए ती महँगा थिए जुन किन्नका लागि खल्तीमा भएको पैसालाई दुईपटक गर्नुपर्ने हुन्थ्यो एक त उसलाई बजारका ज्याकेटहरू छान्दैमा एक प्रकारको गर्मी महसुस भएको थियो भने अर्को उसले छानेका र मनले खाएका ज्याकेटहरूको मूल्य सुनेर सिङ्गो शरीर पसिने पसिनाले हपी भयो उसले मनमा नै विचार गर्यो माघको पन्ध्र त बितिसक्यो अब यो नाथे जाडोले कति नै दिन सताउला र फागुनको पहिलो सतेदेखि त कस्तो गर्मी नचढ्ला किन्दिनँ ज्याकेट स्याकेट बरु बुढीको पैसा उसैलाई दिन्छु बिचरीले के किन्नका लागि जोह गरेकी हो किनोस् उसलाई लाग्यो यस्ता जाडो त कति आए कति गए त्यसैले जाडोको लागि ज्याकेटमा पैसा खर्चिन आफ्नो घरको अवस्थाले गर्दा पनि उसलाई साह्रै गाह्रो भयो र त्यहाँबाट रित्तो हात फर्कियो सब कुरा थाहा पाएपछि श्रीमतीलाई आफ्नो बुढोप्रति रिस र दया दुवै जागेर आयो रिस यो अर्थमा कि आफूले कति गरेर जोह गरेको पैसा दिँदा पनि किन्नुपर्ने कुरा नकिनी फेरि उही जाडोले डुबुकाउँदै लुरु लुरु रित्तो हात फर्केको देख्दा र दया यस अर्थमा कि गरिबीले गर्दा यी बुढालाई जाडो थ्याक्ने अति आवश्यक कि एउटा नाथे ज्याकेट पनि अघोर विलासिताको साधन बनिदियो बुढी रिसले खन्निन् होइन हामीलाई जीवन धान्न कति दौदौ भएको छ भन्ने कुरो तिमीलाई भन्दा बढी मलाई थाहा छ तिमीले पनि भट्टी चाहर्दै खर्च गर्दै हिँडेका छैनौ मैले पनि के नै फुर्माइस गरेका छु र कति गरेर जो गरेर पैसा दिँदा पनि किन्नुपर्ने चिज नकिन्ने पैसाको माया गरेर हुँदैन पैसाको माया गर्दा गर्दा यी हड्डी र छाला मात्र बाँकी छ जिउमा नमरुन्जेल जसोतसो बाँच्नै पर्यो क्यारे के ज्याकेट महँगो भन्यो त्यतिले आएन ल यो पनि लियो र भोलि मेरो अगाडि डुकडुकाउँदै आउने होइन माघको भर्खर सोह्र गते भयो जाडो सिद्धिन लागिसक्यो भनेर साँचिलो बनी टोपल्छन् एक माघ गयो त के भयो फेरि हामीलाई जाडो बनाउन अर्को माघ आइहाल्छ नि एक माघले जाडो जाँदैन भने थाहा छैन कि के हो बुढालाई भोलि जसरी भए पनि एउटा ज्याकेट ल्याउनु तिन सय थपिएकी छु यसो जन्त पनि जान हुने अन्त पनि जान हुने खालको हेरेर ल्याउनु अर्को माग पर्ख्यो भने झन् अहिलेको भन्दा दोब्बर दाम परिहाल्छ के चाहिँको दाम भाउ घट्छ लु भन त उही तिम्रो हाम्रो मात्रै त हो भाउ घट्दो ठुलो कान्छोलाई बुढीको कुरा फेरि पनि सान्दर्भिक र सठिक लाग्यो हुन पनि एक मागले जाडो कहाँ जान्छ र बुढीको दिव्य कुरा उसको मानसबाट नघुम्न थाल्यो हुन त चैतसम्म पनि जाडोले पिरोल्छ भन्ने कुरा उसले पहिलेदेखि नै सुन्दै भोग्दै आएको हो चैतको जाडो खप्न नसकेर पहिले पहिले बुढो गोरु बेचेर पाखी किन्थे अरे बुढापाकाहरू त्यो पनि उसले सुनेकै हो त्यसैले भोलि चाहिँ जसरी तसरी यसो भाउ मिलाएर एउटा ज्याकेट किन्ने निदो उसले भोलिपल्ट पनि ठुलो कान्छो बजारमा ज्याकेटको मोल मलाई र आफूले भने जस्तै ज्याकेट छान्ने काममा तलिन भयो पहिलो दिन जस्तै गरी फेरि अघिल्लो दिनको घटनाको पुनरावृत्ति भयो ज्याकेट हेर्दा र छान्दा ऊ गर्मी महसुस गर्थ्यो भने ज्याकेटको मूल्य सुन्दा उसलाई पसिनै पसिनाले लपक्कै बिजाउँथ्यो त्यो उसको मानसपटलमा पचासदेखि साठी प्रतिशतसम्म छुट भनेर ठुल्ठुला अक्षरमा तुल टाँसेका पसलहरूको झल्को आयो र ऊ उतैतर्फ दौडियो यस्ता छुट भनेर लेखेका पसलहरूको पनि बजारमा उत्तिकै बिगबिगी छ ठुलो कान्छोले यस्ता छुट लेखेका पसलहरू पनि चार्यो तर पनि त्यहाँ पनि उसले केही फरक पाएन प्रत्येक सामानमा पहिले जति प्रतिशत छुट दिनुपर्ने हो त्यति नै प्रतिशत मूल्य बढाएर अनि मात्र छुट गरिएको हुँदो रहेछ आखिर जस्ताको तस्तै के को छुट हुनु यो स्थितिले ठुलो कान्छोलाई नराम्ररी रन्थन आयो ठग्ने पनि एउटा कला रहेछ भन्ने उसलाई लाग्यो त्यसमा पनि यो गतिलो कलाको झण्डै उस शिकार बनेन उसलाई रिस पनि उठ्यो आफैसँग र भोलि चाहिँ जसरी पनि आफूले चाहे जस्तो र खोजे जस्तो ज्याकेट किन्नका लागि बरु कामै छोडेर बजारमा खरो उत्रने अठोट लिएर ठुलो कान्छो घर फर्कियो आज पनि ज्याकेट नलिई खाली हात फर्केकामा बुढी ठाडे आइलाग्छ भन्ने उसलाई थाहा थियो तर उसले यसको उपयुक्त जवाफ उससँग भएकाले चिन्ता भएन ऊ घर पुग्यो जब ठुलो कान्छो घर पुग्यो बुढीले उसले सोचे जस्तो हाउभाव देखाएनन् बरु उनी त पिँढीको डिलमा पिलपिलाउँदै पुरपुरमा हात राखेर बसेकी थिइन् आँगनको पल्लो छेउमा मकै बुट्ने हाडी अनगिन्ती टुक्रा भएर फुटेका थिए छेउमा आधा पाकेको अत्कल्चो मकै पनि पोखिएर छरिएको थियो पानी पिउने लोटा पनि पिँढीमा लडेर पानी पोखेको अवस्थामा थियो बुढी छेउमा गएर ठुलो कान्छोले यो प्रतिकूलतामाथि जिज्ञासा राख्यो के भयो के को रन्न खालो यो फुटेका हाँडीका टुक्राहरू बटुल्दै भने यो सबै तिम्रै छोराको पुरुषार्थ हो उसलाई कुन्नी कोसँग मोबाइल फोन किन्नु पर्यो अरे पन्ध्र सय रुपियाँ तुरन्त चाहियो अरे मैले अहिले छैन बाबु एउटा ज्याकेट किन्न नसकेर यो जाडोमा फत्र्याक फत्र्याक परेका छन् अरूले घोडा चढे भन्दैमा आफू धुरी चढ्न हुँदैन घाँटी हेरेर हाड निल्नुपर्छ बाबै पछि ल्याइदिउँला भने मात्र के भनेकी थिएँ यी यस्तो रणाको मच्याइदियो अब त्यसलाई कहाँबाट पन्ध्र सय खोजेर ल्याउनु यहाँ दुई रुपियाँ कमाउनु कति गाह्रो छ ठुलो कान छोकी बुढी बोल्दा बोल्दै कोकिन थालिन् उनको भक्कानो छुटेर आयो चर्न खोजेको आँसुलाई बलैले

ठुलो कान्छोले भोलि ज्याकेट किन्नका लागि जतनचात इष्टकोटको भित्री बगलीमा राखेको पन्ध्र सय रुपियाँ बुढीको हातमा थमाइदियो बुढीले बुढालाई पुलुक्क हेरिन् गहभरि आँसु पारेर ठुलो कान्छोले पनि बुढीलाई हेरिरह्यो अनायास दुवैको आँखाबाट आँसु तप्प तप्प तप्किन थाले श्रुति सम्वेकमा अहिले हामीले सुनेको कथा प्रकाश बस्नेत कफाडीको विवश आँसु शीर्षकको कथा हो प्रकाश बस्नेत कफाडीको कथा संग्रह भाइरसहरू कथा संग्रहबाट हामीले यसलाई वाचन गरेका हौं यसै संग्रहभित्रको अरू कथा लिएर केही बेरमा आउनेछौ उज्यालो सुन्दै गर्नुहोला सिधा कुरा प्रष्ट विचार उज्यालो नाइन्टी नेटवर्क श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ कार्यक्रम श्रुति सम्वेक तपाईँ उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ श्रुति सम्वेकमा हामी आज प्रकाश बस्नेत गफाडीको कथा संग्रह भाइरसहरूभित्र संग्रहित कथाहरू सुनिरहेका छौं अब यसै संग्रहभित्र संग्रहित अर्को कथा सुन्दैछौ शीर्षक छ शराब प्राय जस्तो कालो रातको चकमन्नतालाई चिर्दै झौकिरीहरू कराइरहेको आवाज एकातिरबाट आइरहेको थियो भने अर्कोतिरबाट बेला बेलामा कसेराहरूको विरक्ति लाग्दो उलुलु अनि त्यसमा पनि टाढा टाढा कुकुरहरू एकहोरो आवाजले भोकेर वातावरणलाई झन् स्तब्ध बनाइरहेका थिए यो अनिष्टताको सङ्केत हो फेरि कुन अनिष्ट हुने हो गाउँमा शिवे यही सोचिरहेको छ उसलाई पटक्क निद्रा परेको छैन उसको मनलाई एक प्रकारको डर त्रासको बादलले ढपक्कै ढाक्यो छ घोर अनिष्ट त सिङ्गो देशले नभोगिरहेको छ नै यो एउटा गाउँको अनिष्टलाई के अनिष्ट भन्नु बेला यस्तै लाग्छ मुटुमै गहिरो घाउ लागिरहेको अवस्थामा शरीरका अन्य घाउहरूको उत्ति असर भए जस्तो लाग्दैन सिबेलाई तैपनि आफ्नो गाउँ हो केही अनिष्ट भइहाल्यो भने त त्यसमा आफू पनि पिसिनु पर्ला भन्न सकिन्न सुरन गत महिना पनि यावत अनिष्टताको सङ्केत पाएको भोलिपल्टै गाविस भवनमा बम पड्केर सबै ध्वस्त भयो त्यसको भोलिपल्टै गाउँको स्वास्थ्य चौकी पनि ध्वस्त पारियो गोठा लगाएका दुई चेलीहरू पनि घर फर्केनन् यी र यस्ता तर्कनाहरूले सिबेको निद्राको तन्द्रामा ढुङ्गा हालिरहेको छ केही बेरको सुनसानपछि पुनः परबाट परेड खेलेको जस्तो ग्रेप ग्रेप गर्दै गएको आवाज सिबेको कानसम्म आइपुग्यो शिवेभित्र त्रासको सीमा रहेन भर्खर अनेकौं अनिष्टताको आवाजबाट थोरै शान्ति पाउने बित्तिकै आएको यस्तो आवाज पक्कै पनि अर्को अनिष्टताको सूचक हो भन्नेमा शिवे विश्वस्त थियो आवाज झन्झन नजिक नजिक आउन थाल्यो शिवेको मुटुको डुकडुकी झन बढ्दै जान थाल्यो अब आफैले कस्तो खालको अनिष्टता बिहोर्नुपर्ने हो भन्ने पूर्वाभासमा उत्थर र काम्न थाल्यो तर आवाज उसको करेसा हुँदै बिस्तारै टाढियो र टाढा हुँदै गयो देश सङ्कटकालको भुमरीमा जाकिएको यो अवस्थामा यस्ता गर्याप गर्याप आवाजहरू माओवादी सेनाका भए पनि सरकारी सेनाका भए पनि दुवै अगोर हिंस्रक हुन सक्छन् त्यसैले पनि शिवे थरथराइरहेको थियो शिवेले त्यो रात छर्लङ्गै कटायो ननिदाइकन Thank गाउँबाट त जवान केटाहरू हराउँदै थिए कुन दिन शिवी आफै पनि हराउने यो गाउँबाट र त्यही गराप गराबमा मिसिनुपर्ने हो भन्ने डरले उसलाई असाध्यै भएको थियो कमरेडहरूको नजरमा परिसकेपछि कुनै प्रकारको अनुनय विनय थियो कुनै बाहना र बलबुतोले स्थान पाउने त कुरै थिएन लुरुलुरु उनीहरूको अगाडि लागेर उनीहरूको लगेको स्थानमा जानुको कुनै विकल्प थिएन अब के गर्ने कहाँ जाने शिवे घोर अन्डियोलमा पर्यो ऊ जुरुक्क उठ्यो तनक्क आङ तान्यो हेऱ्यो अर्कोपट्टि खाटमा श्रीमती निष्फिक्री निदाइरहेकी छ बिचरा बिहे गरेको छ महिना पनि पुगेको छैन बुइगलको भर्याङको घोप्टे बिस्तारै उघारेर उसले हेऱ्यो साठी नागेका बाआमा निधाइरहेका रहेछन् तिनका चेहरा धेरै बेरसम्म हेरिरह्यो तर धित मरेन र फेरि कोठामै फर्क्यो लेख्यो सानो कागजको टुक्रामा नानु मलाई कमरेडहरूले उनीहरूसँगै लैजान खोजिरहेका रहेछन् त्यसैले म राजधानी काठमाडौँतिर लागेँ बा आमाको ख्याल राख्नु म जसरी भए पनि दसैँमा फर्किन्छु

बाँचे जागिर खाइन्छ युद्धमा परेर मरिएछ भने क्षतिपूर्तिको रकमले परिवारलाई राहत मिल्छ उसको गरिबीले पनि यसै भनिरहेको थियो आखिर कुनै न कुनै ग्राप ग्राफमा भर्ती नभई नभएपछि बरु लाग्छ उतै काठमाडौँतिर यही सोच बनायो शिवेले आँगनको डिलबाट शिवेलाई एकपल्ट आफ्नो घर निहाल्न मन लाग्यो तर सखारै झिसमिसे भएकोले घर त्यति खुलेर देखिएन सानो झोला दुवै कुममा अड्याएर पछाडि पिठ्यौँपट्टि फर्कायो अनि हानियो शिवे काठमाडौँतिर सडकसम्म निस्कन झन्डै पाँच घन्टा लाग्यो उसलाई त्यो पाँच घन्टाको बाटोमा दुई ठाउँमा आफ्नो शरीर र झोला चेक जाँच गराउँदै उस सडकसम्म आइपुग्यो काठमाडौँ पुग्न बतास चाहिँ हुर्किएर आउने तिन चारवटा गाडीलाई उसले रोक्ने प्रयास गर्दा पनि रोकिएनन् सायद ऊ शङ्कास्पद देखिन्थ्यो कि त्यसैले उसले आर्मी पोस्टसम्म पुग्नका लागि फेरि एक घन्टाको पैदल यात्रा तय गर्यो पोस्टमा आफ्नो सबै हुलिया लेखाएर गाडी नआउन्जेल पर्खियो त्यतिखेर बिहानको दस बजिसकेको थियो ठिक त्यही बेला सिराहा टाइगर लेखेको एउटा गाडी तेज गतिमा आएर आर्मीको चेकपोस्टमा रोकियो सेनाहरूले गाडी चेक जाँच गरे र शिवेलाई त्यो गाडीमा चढाइदिए गाडीको पछाडिको लामो सिट पुरै खाली थियो ऊ त्यही सिटको झ्यालपट्टि बडो सशङ्कित भएर बस्यो किनकि बम बारुद र एम्बुसका घटनाहरूले पुनरावृत्ति पाइरहेका थिए काठमाडौँ नपुगेसम्म ढुक्क हुने स्थिति थिएन बसले पुनः तीव्र गति लियो उज्यालैमा काठमाडौँ पुग्नका लागि पाँच दिनको काठमाडौँ बसाइमा प्रहरीमा भर्ती हुने काम करिब आधा आधी जति सिद्ध्याए शिवेले भर्ना छनौटमा चाहे जति जवानहरूको उपस्थिति थिएन त्यसैले दरखास्त फारम भर्ने जत्तिको जागिर पक्का पक्की भयो भने पनि हुन्छ भन्दै थिए एकजना कुमकुममा दुईवटा तारा भिरेका पुलिस दाई यो सुनेर खुसी हुनुपर्ने हो शिवे तर एक किसिमको दुर्घटनाको पूर्वाभासले ओठमुख दुवै एकैचोटि सुके उसले त्यहाँ उपस्थित सबैलाई सर्र हेऱ्यो सबै ऊ जस्तै हताश हताश थिए जागिर पाएकामा कसैको चेहरामा खुसी र उल्लासका चमकहरू थिएनन् बरु सिङ्गो परिवेश नै उदास उदास थियो यो उदासीनता सबैमा व्याप्त थियो कस्तो खोजी होला जसको प्राप्तिमा एकमुठी खुसी कसैमा देखिएन सबैको अनुहार पढ्दा सिबेलाई यस्तो लाग्थ्यो कोही कमरेडहरूको अपहरणमा परेर आफै कमरेड बन्नु नपरोस् भनेर आएका जस्ता देखिन्थे कोही सरकारी सेनाका यातना निगरानी र जबरजस्तीले हैरान भएर आएका जस्ता पनि देखिन्थे कोही दुःखै दुःखमा बाँच्नुभन्दा जागिर नै निको हो मरिगए पनि राहत रकमले परिवारले अलिकति भए पनि सुखको छाया देख्न पाउँछन् कि भनेर गरिबीले थिलथिलो भएर आएका जस्ता देखिन्थे जो जो जे जस्ता देखिए पनि त्यहाँ एउटा गहिरो सन्नाटा र भयानक शून्यता देखिन्थ्यो भोलिपल्ट सबैको नाम टाँसियो प्रहरी कार्यालयको सूचनामा सबैलाई तालिमको बारेमा पनि जानकारी गराइएको थियो तालिम पनि निकै छोटो अवधिमा सकिने गरी चाँजो पाँजो मिलाइएको थियो निर्वाचनका लागि भर्ना गरिएको म्यादी प्रहरी जस्तै तालिम सकिन लाग्दासम्म शिवेले घरबाट एकपटक पनि फोन गर्न भ्याएन भ्याएन भन्दा पनि चाहेन उसले घरमा फोन गर्न आफू प्रहरीमा भर्ना भएको कुरामा गाउँमा एक कान दुई कान मैदान हुन के बेर यदि त्यस्तो भयो भने आफ्नो सिङ्गो परिवारका लागि त्योभन्दा ठुलो अनिष्टको कुरा अर्को हुनै सक्दैन थियो कमरेडहरूले यस्तो सुइँको पायो भने त त्यसको सजाय सबै परिवारले भोग्नुपर्ने निश्चित थियो जा, जा आफू तालिममा व्यस्त थियो उसको मन भने आफ्नै गाउँघर र आफ्नो परिवारमै बढी केन्द्रित थियो यो कस्तो परिस्थिति देशले भोग्नु परेको होला भाइ भाइको युद्ध कुनै दुश्मनहरू मर्दैनन् यो युद्धमा मात्र कुनै विवश नेपाली मरिरहेको हुन्छ विद्रोही र सरकार पक्षको युद्धको चपेटामा निरीह जनता मिचिरहेका हुन्छन् आफ्नो घर भनेर बस्न पाइएको छैन आफ्नै मुलुकमा ढुक्कले हिँडुल गर्न पाइएको छैन सर्वत्र युद्ध र युद्धका उद्घोषका समाचारले मस्तिष्कहरूलाई आक्रान्त पारिरहेका छन् आँखा खोले पनि त्राही त्राही आँखा चिम्ले पनि त्राही त्राही के यो रोग विरुद्धको युद्ध हो त के यो भोक विरुद्धको युद्ध हो त चिबे यस्तै सोध्छ अनि खुइय गरेर लामो सास फ्याँक्छ अनि उसै गरी लामो सास तान्छ आखिर यसरी श्वास तान्नु र फ्याँक्नु नै जीवन रहेछ जसो जसो तालिम सकियो तालिम समापन भएको भोलिपल्ट ब्यारेकमा सानो कार्यक्रम र भोजको आयोजना पनि गरिएको थियो कार्यक्रम स्थलमा झक्की झकाउ जस्तै थियो कार्यक्रमलाई सफल बनाउन सबैजना आफूले वहन गर्नुपर्ने जिम्मेवारी पूरा गर्नमै व्यस्त थिए कार्यक्रमको एउटा पाटो सांस्कृतिक कार्यक्रमका रूपमा पनि रहेको थियो कार्यक्रमले औपचारिकता लियो सबै जवानहरूलाई शपथसहित आफ्नो कार्यक्षेत्र तोकेको चिठी थमाइयो सबैका हातमा देश र जनताप्रतिको बढ्दो जिम्मेवारीको चिठी थियो तैपनि उनीहरू रित्ता जस्ता देखिन्थे सबैका निधारमा राता टिका थिए तैपनि सबैका चेहरा फुङ्ग र उजाड जस्ता देखिन्थे ठ्याक्कै चैतमा डडेलोले खाएको नाङ्गो डाँडो जस्तो शिवे सबैको अनुहार पढिरहेको थियो सांस्कृतिक कार्यक्रमको नाचगान पनि नाचगान जस्ता लागेको थिएन शिवेलाई सहभागी सबैजना विरहको गीत उरालिरहेका थिए र बेला बेलामा देशभक्तिका गीतहरू पनि गुन्जन्थे कार्यक्रमले जति रोमाञ्चकता र रौनकता दिनुपर्ने हो त्यसभन्दा बढी भई उदासीनता र शून्यताको महसुस गरिरहेको थियो शिवे कुन कुन कार्यालयको को को खटिए शिवेले त्यसको हरिसाब राख्नै बिर्स्यो किनकि ऊ आफैलाई बिर्सिरहेको थियो कति धेरै तालिमहरू भए त्यतिका समय बित्यो र यहाँसम्म आइपुग्दा उसले सम्झेको थियो केवल आफ्ना बाआमा श्रीमती र आफ्नै गाउँघर त्यस रात पनि ऊ राम्ररी निधाउन सकेन भोलिपल्ट उसले देशको एउटा दुर्गम जिल्लाको प्रहरी चौकीमा मुलुकको पहरेदारको रूपमा हाजिर हुन जानुपर्ने भएको थियो उसलाई दिएको चिठी अनुसार अब ऊ एउटा साधारण नागरिक मात्रै थिएन शरीरमा एक थोप रगत हुन्जेल देश र जनताप्रति आफूलाई उत्सर्ग गर्ने शपथ लिएको एउटा राष्ट्रसेवक पनि थियो मुलुक जनयुद्धको त्राही त्राही थियो सहरका गल्ली र राजमार्गहरूमा छ्यापछ्याप्ती शङ्कास्पद वस्तुहरू फेला परिरहेका थिए कतै सेना मरेको खबर आउँथ्यो कतै प्रहरी मरेको खबर आउँथ्यो कतै शिक्षक कतै विद्यार्थी त कतै माओवादी मरेका खबरहरू बारम्बार आइरहन्थे यी र यस्ता खबरले सिङ्गो देशकै वातावरणलाई आतंकित बनाएको थियो रेडियो टेलिभिजन युद्धका खबर भट्याउन व्यस्त थिए खबर छाप्ने अखबारहरूलाई भोलि कहाँ कतिको इहलिला समाप्त हुने हो भनेर अर्को दिनका लागि आफ्ना पत्रिकाको मुख्य पेजको मुख्य विषय बनाउन भ्याइ नभ्याइ भइरहेको हुन्थ्यो पत्रकारहरूलाई तथ्य नजिक पुगेर खबर सम्प्रेषण गर्न पाए आफू झन बढी जनप्रिय पत्रकार हुन सक्ने कुराले उक्साइरहे चाहिँ लाग्थ्यो मानव अधिकारवादी भनाउँदाहरू कसले कहाँ कसरी मानव अधिकारको हनन गरिरहेका छन् ती र त्यस्ता खबरहरू आफ्नो मुख्यालयसम्म पुर्याउन तल्लीन थिए विदेशी शक्तिहरू आगोमा मट्टीतेल थपेर युद्धको आगोलाई झन खतरनाक बनाउन गृह कार्य गरिरहेका थिए तर यसलाई रोक्ने उपाय कोही गरिरहेका थिएनन् आफू आफैमा लडेर आफै ध्वस्त हुनु सिवाय अरू केही उपलब्धि हुँदैन भनेर न माओवादीले सोच्यो न सरकारले नै सोच्न सक्यो यी दुई वज्रस्वाटहरूको बीचमा निरीह जनता पिल्चिरहेका थिए मरिरहेका थिए युद्ध क्षति हो युद्ध नोक्सान हो त्यसैले कुनै पनि युद्ध रोक्ने उचित समय भनेको यो सुरुभन्दा अगाडि नै हो तर युद्ध भइसकेपछि चुपचाप नोक्सान बेहोर्नु सिवाय अरू केही हात लाग्दैन त्यसमा पनि देश आफ्नै आन्तरिक युद्धमा फसिरहेको थियो आन्तरिक युद्धमा कसैले जित्दैन दुवैको हार हुन्छ यो अति यथार्थलाई दिमागमा शैतान पालेकाहरूले बुझिरहेका थिएनन् यस्तै यस्तै उपायहरूले शिवलाई उम्कन दिएन आइरह्यो रातभरि उसको तन्द्रामा यस्तै कुरा त्यस रात सबभन्दा बढी उसले आफ्नो आमालाई सम्झ्यो उस सानो छँदा स्कुलबाट भोकाएर फर्केको बेला आमाले उसलाई मकै भुटेर खुवाउने गरेको सम्झना अझै ताजै छ आमा असिन पसिन हुँदै अरू कामहरूलाई थाती राखेर मकै भुट्न थाल्नुहुन्थ्यो सिबी कतिखेर मकै पाक्छ भनेर आमासँगै अघेनुको छेउमा थाल थापेर बसेको हुन्थ्यो आफ्नै आमाले हाँडीमा चलाएको कप्टेरालाई हेर्दै बेला बेला हाँडीबाट मकै पड्किँदै उछिटिएर बाहिर निस्कन्थ्यो पड्केर उछिटेको मकै टिपेर सिबे कुपु कुपु खान्थ्यो यस्तो देखेपछि उसको आमा भन्ने गर्नुहुन्थ्यो बाबु हाँडीबाट उछिटेको मकै खानु हुँदैन गोली लागेर मरिन्छ त्यतिखेर आमाको यो कुराले शिवलाई निकै हाँसो उठेको थियो हाम्रो देश भनेको बुद्धको जन्मभूमि र शान्ति क्षेत्र हो यहाँ कसरी लडाइँ हुन्छ र गोली लाग्नु आमा यति पनि बुझ्नुहुन्न शिवको मनमा अहिले विगतको त्यो स्मृति ताजा भएर आइरहेको छ त्यो अनौठो र बिर्सन नसकिने स्मृति उसको मानस पेटलमा पटक पटक आइरह्यो उसले जति कोसिस गरे पनि बिर्सनै सकेन ऊ बिर्सन चाहन्थ्यो तर सकेन उसले पूर्व फाटेर रात बितेको सङ्केत पायो शिवेले आज जसरी तसरी कार्यक्षेत्र पुग्नु थियो उसलाई र एउटा गीतको झोलको गुनगुनाउँदै शिवे आफ्नो झोलामा सामान मिलाउन थाल्यो उसले गुनगुनाएको गीतको भुल्काका शब्दहरू यस्ता थिए नगरौं साथी भोग कुरा धेरै यो बात लामो छ फाट्दैन पूर्व अँध्यारो चिर्दै यो रात लामो छ बस चढ्ने बेलामा शिवले बस पारबाट उसको घरमा एकपटक फोन गर्ने निर्णय गर्यो प्रसङ्गै सिटको यात्रुलाई आफ्नो झोला जिम्मा लगाएर घरमा फोन गर्नका खातिर बसबाट ओर्लियो बस कोड्ने समय भइसकेको थिएन अझै केही बेर बाँकी थियो ऊ घरबाट निस्केदेखि घरमा खबरै गरेको थिएन कति छिट्टै नौ महिना बितेर दस महिना लागिसकेछ घरमा सबै ठिकठाक छ कि छैन सिङ्गो गाउँ नै दुईतर्फका सेनाहरूद्वारा त्रासमय बनिरहेको थियो न श्रीमतीलाई चौटा लाम्टा पारिसके बा आमालाई मेरो बारेमा सोधेर यातना दिइरहेका छन् कि गोठका बाख्रा बोका खसीहरू त उहिले गोठबाटै हराइसके होलान् आदि कुराहरू सोच्दै उसले बस पार्कको एउटा पसलबाट गाउँको टेलिफोन बोथमा फोन लगाउन खोज्यो तर उताबाट कसैले फोन उठाएन यो क्रमलाई बस गोड्ने समय नहुन्जेल दोहोऱ्याइरह्यो उसले तर फोन उठेन ऊ जननेलमा पर्यो र सोच्यो बचेकोचेको एउटै टेलिफोन बुथ पनि माओवादीको शिकार बनेछ अनि गरौँ हृदयले फोनको रिसिभर राखिदियो र चढ्यो बसमा बसले आफ्नो गति लियो गन्तव्यसम्म पुग्नका लागि सडकको किनारामा अवस्थित सानो बजार र सडक विभागद्वारा स्थान परिचय दिने उद्देश्यले ठूलो टिनमा लेखेर दुईवटा ससाना फलामका खम्बामा टाँगिएको सूचना पार्टीले सिभिल आफू उत्रिने स्थानको परिचय गरायो ऊ बसबाट ओर्लियो पहिला झन् गह्रौँ भएर आयो हृदय त झन् बस चढेदेखि नै भारी भइरहेको थियो अझै उसले करिब एक घन्टाको पैदल यात्रा तय गर्नु थियो उसलाई खटाइएको उसको कार्यक्षेत्रको प्रहरी चौकी पुग्नका लागि ऊ बिस्तारै गन्तव्यतर्फ लाग्यो उसको हिँडाइमा कुनै उत्साह थिएन कुनै उमङ्ग थिएन थियो त केवल भाग्यप्रतिको विस्मात र जीवनप्रतिको उदासीनता बाटोमा भेटेका उसलाई टाढा टाढासम्म शङ्काको दृष्टिले हेरिरहन्थे अनि उसको अगाडि जनसङ्ख्याको ठुलो पहाड उभिन आइपुग्थ्यो जब टाढैबाट सिबेरी आफू पुग्नुपर्ने गन्तव्यलाई देख्यो तब जीवनको गन्तव्य भने अन्यलमा परे जस्तो भान भयो उसलाई कति रमणीय स्थल उसलाई त्यहाँको प्राकृतिक सौन्दर्यले मनमोहक बनायो चारैतिर हरियाली खोलाबाट सिधै अञ्जुरीमा उभाएर पिउँ पिउँ लाग्ने कञ्चन पानी बगिरहेका खोल्चा खोल्चीहरू अनि यिनीहरूका छङछङ आवाज रातो माटो र कमेरोले लिपेका सुन्दर घरहरू साँच्चै स्वर्गबाट खसेको एक टुक्रा झैँ भान भयो शिवेलाई ती र ती वरिपरिका अथाह सम्भावना बोकेका प्राकृतिक आकर्षणले तानिँदै तानिँदै ऊ कतिखेर गन्तव्यको सङ्घार टेक्न पुग्यो उसलाई नै थाहै भएन भदौ सकिन लागेको थियो जरी र बादलहरू बिस्तारै बिदालिने क्रममा थिए आकाशमा काला बादलहरू मडारिन छाडिसकेका थिए यसै गरी यो सुन्दर मुलुकमा मडारिरहेको अशान्तिको कालो बादल पनि बिस्तारै हटिदिए कति राम्रो हुन्थ्यो होला लाग्छ सिबीलाई तर मुलुकमा मर्ने र मार्ने क्रमले झन् उग्र रूप लिँदै थियो त्यसो त सिबीहरूकै प्रहरी चौकीमा पनि दुई महिनाको बीचमा पाँच पाँच पटक माओवादी सेनाको आक्रमणको प्रयास भइसकेको थियो रातैभरि खटिनुपर्ने जागा भइरहनुपर्ने अनि दिउँसो यो निधाउने समय पाउँदा पनि आधा बिउजे हुनुपर्ने यो प्रतिकूलता कहिलेसम्म होला सिबीले सोच्नै सकेन देश समृद्ध बनाउन करोडौँ सम्भावनाका धनी हामीलाई यो हिंसाको बाटोतिर कसले धकेलिदियो यिनीहरूको कहिल्यै भलो नहोस् अनायास शिवेको मुखबाट फुत्त निस्के यी शब्दहरू अनि ऊ झसँग आफैसँग धस्क्यो रातभरि कता कता टाढा टाढा बम बारुद ग्रिनेड र बन्दुकहरू पड्केका आवाजहरू आइरहन्थे गैराती पनि उनीहरूको चौकी रहेको भन्दा पल्लो डाँडामा रहेको आर्मी क्याम्प वरिपरि बेसमारी सिट्ठी फुटेको फुकेको आवाज आएको थियो र एकै क्षणपछि सायद हातेमाइकबाट हुनुपर्छ एउटा गीत गुन्जिएको थियो तमोर तरेर नाना अरूण तरेर आयौँ हामी वीरताको गाथा कोरेर यो गीत शिवेले माओवादीहरूले सञ्चालन गरेको एफएम रेडियोबाट पनि निकै पटक बजेको सुनेको थियो अहिले झन् हाते माइकबाट यो गीत गुन्जिन थालेपछि ऊ अर्थात् शिवे केही क्षण विक्षिप्त जस्तै बन्यो शिवेका लागि यो गीत बिना अर्थको थियो बेतुकको थियो किनभने हामी तेस्रो विश्वयुद्ध लडिरहेका थिएनौँ न त हामी हाम्रो मुलुकको सात सीमा नमिचेर हाम्राहरूमाथि नै वितण्डा मचाउनेहरूसँग स्वाभिमानको खातिर साहसिक युद्ध गर्दैथ्यौँ हामी त आफ्नै भूमिमा आफू आफूमै लडिरहेका थियौँ एउटा भाइले अर्को भाइलाई मार्नु वीरता हुँदै होइन यो त कायरता हो र कायरता नै थियो त्यसैले यो गीत उसलाई बेतुक र बिना अर्थको लागिरहेको थियो शिवी आफू आएको तीन महिना बिताउने क्रममा थियो यो तीन महिनाको बीचमा उसले धेरै बम बारुद र बन्दुक पड्केको आवाजहरू सुनेको थियो तर उसको बन्दुकबाट भने एउटै गोली पनि निस्केर पड्केको थिएन किनकि ऊ युद्ध होइन शान्ति चाहन्थ्यो अघिल्लो दिन चौकीमा एउटा खबर आएको थियो त्यो खबरले सबै एकदम खुसी देखिन्थे सबैको अनुहारमा एक प्रकारको आशाको चमक देखिन्थ्यो उनीहरूको चौकी सदरमुकामबाट निकै टाढा भएको र खतरा निकै बढेकोले अबको सात दस दिनभित्र सदरमुकाम नजिकैको अर्को चौकीमा समाहित हुने खबरले शिविरलाई पनि निकै खुसी तुलायो किनकि अब दसैँ आउन आधा महिना पनि बाँकी थिएन उसलाई जसरी तसरी एकपटक घर पुग्नै पर्ने भएको थियो कारण ऊ विगत एक वर्षदेखि बेखबर थियो आफ्नो परिवारबाट र भुङ्ग्रोमा परेको जिउँदो माछा झै दिनहरू गुजारेको थियो उसले आज चौकीमा बिहानदेखि सबै फुरुक गर्दै थिए यो एक प्रकारको आनन्द र रमाइलो फराक थियो चौकी भोलिदेखि नै सदरमुकाम नजिकैको अर्को चौकीमा समाहित हुँदै थियो त्यसैले सबैमा एक प्रकारको उकुस मुकुसीको अन्त भएर आनन्दको महसुस भइरहेको थियो वातावरण पनि निकै रमाइलो थियो भर्खर घटस्थापना सकेको पाँचौं दिन बित्दै थियो बाटातिरका हिलोमैलो हटिसकेको थियो काम पनि बिस्तारै कलिलो हुँदै गइरहेको थियो सबै प्रहरीहरूमा दसैँको पेस्की र दसैँदेखि तिहारसम्म सबैजना एक एक दिन घर पुगेर आउन पाउने व्यवस्था पनि मिलाइएको थियो सबैको आफ्नो पालो अनुसार महाअष्टमीको दिन घर पुग्ने पालो परेको थियो सिबेको शिवले पनि मनमा नै आफूले घरलाई जाने कुम्लो कुटुरोको कल्पना गर्न थाल्यो बिचराले आफ्नो नयाँ दुलैलाई अगाउन्जेली हेर्न पनि पाएको थिएन उसका लागि लगिदिने खत्रा खुत्रुक र आमा बाका लागि लत्ता कपडा अनि ऊ अनायासै आफू प्रहरीको रूपमा उसको परिवारको सामु विधाको मिठो सोच बनाइरहेको थियो सिबेले उसले यो सोचको मिठो अनुभूति गर्दा गर्दै चौकीमा एक्कासी चारैतिरबाट आक्रमण हुन थाल्यो चौकीतर्फबाट जवाफी कारवाही हुनै पाएन दिन ढलेर साँझले आफ्नो साम्राज्य जमाउन नपाउँदै चौकी ध्वस्त भयो जम्मा सोह्रजना रहेको चौकीमा सिबेकी वरपर अगाडि पछाडि गरी बाह्रजना जवानहरू सोत्तर परिसकेका थिए यो लडाईँ साँच्चै यो मुलुकका विरुद्ध धावा बोल्ने कुनै पनि विदेशीहरूसँग भएको भए सिबेले पनि शरीरमा एक थोपा रगत छौन्जेल लड्थ्यो लडिरहन्थ्यो तर उसले यसो गर्न चाहेन यसो गर्न सकेन बरु आफै मर्नु परे पनि आफ्नै दाजुभाइको बीचको यो युद्ध यथाशीघ्र रोक्यो रोकिनुपर्छ भन्ने सोच उसमा थियो त्यसैले माओवादीहरूकै माइकबाट गरिएका आग्रह अनुसार शिविर बचेका तीनजना गरी जम्बा चारजनाले हात हतियारसहित आत्मसमर्पण गरे माओवादी सेनासँग सिमेको मानसपटलमा अहिले पनि ताजै छ ऊ सानो छँदा मामा घर जाने क्रममा बाटामा चार पाँचवटा कुकुरले झम्टेर टोक्न आएका थिए ऊ थुच्चोको भुइँमा बसिदियो त्यसपछि कुकुरहरूले उसलाई केही गरेनन् ती सबै कुकुर उसलाई सुँगेर फर्किए त्यो पनि एक प्रकारको आत्मसमर्पण नै थियो उसले यतिखेर पनि त्यही सोचेर आत्मसमर्पण गरिदियो माओवादी सेनाको अगाडि आत्मसमर्पणले पशुको त मन पग्लिन्छ भने मान्छे त प्राणीहरूमा पनि सर्वश्रेष्ठ स्थान ओगटेको सामाजिक प्राणी हो भनेर उसले आत्मसमर्पण गरेको थियो ऊ निष्फिक्री बाँच्न चाहन्थ्यो यो मुलुकमा भएको परिवर्तनलाई अघाउन्जेली महसुस गर्न चाहन्थ्यो तर जिन्दगी नसोचे जस्तो हुन्छ नचाहे जस्तो समयले जे चाह्यो त्यही हुन्छ त्यही हुँदो रहेछ अन्तत उनीहरू चारैजना माओवादी सेनाहरूद्वारा समातिए आत्मसमर्पण गरेका उनीहरूलाई माओवादी सेनाहरूले एक एकजनाको गर्दन समातेर लच्छार पछार पार्दै घरि लात्ती हान्दै घरि बन्दुकको नालले हिर्काए सिबेला भने यसको दुखाइभन्दा पनि उनीहरूले प्रहार गरेको अपशब्दहरूले झन बढी दुख्यो उनीहरू चारैजना लड्याक लुरुक भएर न्युरी मुन्टी त बनिरहे र उनीहरूले आदेश मानिरहे निशब्द चौकीको अगाडि केही खाँबा गाडिएका थिए प्रहरी जवानहरू ती खाँबामा डोरी टाँगेर आफ्नो धोएका कपडाहरू सुकाउने गर्थे घर जाने कुम्लो कुटुरोको लागि शिविरे दिउँसो धोएर सुकाउनका लागि झुन्ड्याएको जला अझै तुन्द्रुङ्ग झुन्डिरहेको थियो त्यही खाँबा मध्येको चारवटा खाँबामा सबैलाई एक एक गरी बाँधेर हातलाई शरीरको पछाडिपट्टि फर्काएर पाता कसेर सबैको मुखमा रुमाल बाँधिदिए बोल्नै नसक्ने गरे ठिकै छ भोलि कोही न कोही आएर यसो कसो फुकाइदेलान् भन्ने सोच थियो शिवेको तर उनीहरूले त्यत्तिकै भागेनन् उनीहरूले आफ्नो क्रूरता प्रदर्शन गर्न लागे आफ्नो हातमा भएका अत्याधुनिक बन्दुक तेर्साउँदै एउटाले एकै क्षण अपशब्दको वर्षा गरेर भन्यो तेरो अन्तिम इच्छा के छ भन् बोल्न सके पो बोल्नु मुखमा बेसरी रुमाल कोचिदिएका थिए उनीहरूले जवाफमा आँखाबाट बर्र आँसु मात्रै झऱ्यो त्यसपछि पहिलो प्रहार भयो ठूलो आवाजका साथ बन्दुक पड्कियो आफ्नै अगाडि सिबेको एउटा साथी क्षत विक्षत भएर डल्यो यो क्रमले फेरि निरन्तरता पायो अर्को साथीले पनि उही हालत भयो फेरि यही क्रमको पुनरावृत्ति भयो सिबेले आफ्नै अगाडि आफ्ना साथीहरूको क्षत शरीर हेर्न नसके आँखा चिम्म गर्यो वा आफ्नै पनि पर्सिसकेको बलिको बोको जस्तो बनिसकेको थियो र थर्र काँप्यो साँझको चिसो हावाको शिरशिरले वातावरणलाई शीतल बनाइरहेको भए पनि शिवेभित्र एक प्रकारको उकुस मुकुस डाह जलन छटपटी हुन थाल्यो उसको सिङ्गो शरीर पसिनै पसिनाले लपक्कै भिज्यो निधारबाट तप्प तप्प चुइन थाले पसिनाहरू आँसुहरू पहिले बगिसकेकाले सकिसकेको थियो ऊ बोल्न सक्ने भइदिएको भए हुन्थ्यो भन्थ्यो होला म र मजस्तारलाई मारेर तिमीहरूको सपना पूरा हुन्छ र यो मुलुकमा साँच्चैकै दिगो शान्ति स्थापना हुन्छ भने अनि गरिब शोषित र पीडितहरूले त्यो अवस्थाबाट साँच्चैकै उन्मुक्ति पाउँछन् भने मलाई एक जुनी मात्र होइन म हजार जुनी यसै गरी मर्न तयार छु तर यो युद्ध तिमी र तिमीहरूकै पार्टीको निहित स्वार्थका लागि हो भने तिमीहरूलाई आफ्नै सन्तानको रगतले भिजेको यो शान्त भूमिको माटोले सराप्नेछ अनि म र म जस्ता प्रेतात्माहरूको आँसुले तिमीहरूलाई पोल्नेछ भत्पति लगत्तै उत्तर्फ बन्दुक तेर्साइरहेको एकजना माओवादी सैनिकलाई देख्यो सिबेले र सम्झ्यो एकैचोटि आमा बा श्रीमती र आफ्नो प्यारो घर त्यसपछि उसले केही देखेन देख्यो त केवल आफ्नो शरीरबाट उछिटिएको उसको आत्माले ढलेको आफ्नै विभत्स शरीर श्रुति सम्वेकमा अहिले हामीले सुनेको कथाको शीर्षक शराब हो शराब कथा आदिले प्रकाश बस्नेत गफाडीको कथा संग्रह भाइरसहरूबाट वाचन गरेका हौं आजको श्रुति सम्वेकमा हामीले सबै कथाहरू भाइरसहरू संग्रहबाट वाचन गर्यौं यसैभित्र संग्रहित अरू कथाहरू लिएर अर्को मंगलबार फेरि आउनेछौं तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म प्रस्तोता अच्युत किमिरे पनि विदा हुन्छौ नमस्कार शुभरात्रि